श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी college of business management Tinkune Gairigaun Kathmandu BHM र एमबिए अध्ययनका लागि यालापी कलेज उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ उज्यालो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ उपत्यकाभित्र नब्बे मेगाहरसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा म एउटा पुरानो कथा संग्रह लिएर आइपुगेको छु यो कथा संग्रह साझा प्रकाशनले विक्रमसम्म दुई हजार सत्ताइस सालमा प्रकाशन गरेको संग्रह हो परशु प्रधानले सम्पादन गर्नुभएको दश लहर सङ्ग्रहभित्र संग्रहित केही कथाहरू आजको कार्यक्रममा हामी सुन्छौं मैले सुरुवातमा सुनाउने कथाको शीर्षक घोडा रहेको छ यसलाई भीमनिधि तिवारीले लेख्नुभएको छ यसमा सम्पादकले यो कथाबारे लेख्नुभएको छ विमृजी तिवारीको जन्म विक्रम सम्मत उन्नाइस सय अडसठीमा भएको नेपाली साहित्यको सबै क्षेत्रमा तिवारीज्यूको प्रतिभा मुखरित भएको छ सजिलो र सरल भाषामा सबै वर्गका नेपालीहरूको दैनिक जीवनका सुख दुःखका चित्रण उहाँका कथामा हुन्छन् घोडा श्यामे नामको कलिलो केटोको कथा हो पहिले घोडा किन्न र चढ्नमा अति चाख लिने श्यामे पछि घोडाबाट लडेर मान्छेहरू बिरामी परेको भन्ने सुनेपछि घोडा चढ्न मान्दैन केटाकेटी उमेरमा मानसिकता कोमल र एकोहोरो हुने हुँदा जस्तो ज्ञान भरिदिए पनि हुने कुरा कथाको लक्ष्य देखिन्छ भनेर सम्पादक परशु प्रधानले लेख्नुभएको छ विमिति तिवारीको कथा घोडाको वाचन अब सुरु हुन्छ मुमा ए मुमा भोक लाग्यो स्यामीले आफ्नी बुढी आमाको चिउँडो उचाल्दै भन्यो सुबिनी चाहिँ भोलि दर्खाने भएकोले पात काँच्न लागिरहेकी थिइन् समय त्यस्तै दुई बजेको बाहिर घाम चरक्क चर्केको थियो उनले धोतीको सबको फुकाएर खाजा खान स्यामेलाई सधैँको जस्तो चार पैसा दिइन् दुई पैसाको चिउरा दुई पैसाको जिलेबी स्यामे गयो सुबिनी छयालिस वर्ष कि डम्म जिउ परेकी थिइन् स्यामे चाहिँ पाँच पुगेर भर्खर छ लागेको थियो समाजमा यस्तो चलन छ छोरीपट्टिको पहिलो नाति या नातिनीलाई आफै कहाँ ल्याएर राख्छ श्यामी सुब्बिनीको छोरीको जेठो छोरो थियो अत ऊ दुई वर्षदेखि दुध छुट्टीदेखि बुढाबाबु कहीँ पालिएको थियो उसले बाह्रखरी चिनिसकेको र हिसाबमा सयसम्म गन्न र लेख्न पनि सक्थ्यो सुब्बा उसका बुढाबाबु बिहान बिहान उसलाई आफ्नै अगाडि राखेर पढाउँथे हरेक दिन स्यामे आफ्नो बुढी आमासित चार पैसा लिएर जान्थ्यो तर जिलेबी चिउरा कता न कता खायो भने खायो नत्र अक्सर कट्याङकुटुङ नै खान्थ्यो जस्तो कि कहिले भटमास चिउरा कहिले बदाम कहिले पिपलमेट धेरैजसो ढेवाकाजीको पसलको तरकारी र अचार आज पनि ऊ हातमा चार पैसा लिएर सडकको छेउछेउ लागेर बजारको रमिता हेर्दै बिस्तार बिस्तार देवाकाजीको पसलतिर जाँदै थियो उसले सडकभन्दा अलि पर एउटा घरको चोकमा जीवनको पहिलो र आश्चर्यजनक तमासा देख्यो घोडाको नाल ठोकेको ऊ उहीँ गयो खुब रमाइलो लागेर नजिकै थुपुक्क बस्यो त्यो घर अष्टनाराम कसाईको ऊ नाल पनि ठोक्थ्यो घोडा पनि फेर्थ्यो त्यसवखत ऊ एउटा अरबी घोडाको नङ काटेर नाल ठोक्न थालेको थियो श्यामा भित्रभित्र चकित पर्यो यो कस्तो अचम्म घोडाको पनि नङ काट्ने नाल ठोकेको देखेर त उसलाई झन् ताजुब लाग्यो किनभने घोडाको खुट्टा टापमा फलाम किन ठोकेको हो फेरि त्यति लामो किला ठोक्दा पनि घोडालाई नदुखेको किन होला ऊ गजब भयो श्यामेले त्यहीँ बसेको बसे एक घन्टा बितायो तर उसलाई त्यो एक घन्टा एकछिन जस्तो लाग्यो उसले खाजा खान पनि बिर्सियो घर जान पनि श्यामेले त्यो नालबन्दीलाई सोध्यो घोडाको खुट्टामा ठोकेको त्यो के हो नालबन्दी बुढो बुढो भए तापनि बडो ठट्यौलो थियो उसले जवाफ दियो यो घोडाको जुत्ता हो हाम्रो जुत्ता छालाको हुन्छ घोडाको जुत्ता फलामको हुन्छ फेरि छक्क पऱ्यो ओहो घोडा पनि जुत्ता लगाउँदो रहेछ स्यामीले भन्यो यो घोडा कसको मेरो नालबन्दीले उत्तर दियो यसको कति मोल पर्छ स्यामीले फेरि सोध्यो किन तिमी किन्छौ र नालबन्दीले सोध्यो भन न स्यामीले फेरि भन्यो तिमी किन्छौ भने भनौँ भन्न हुँदैन र स्यामीले सोध्यो नालबन्दीले उत्तर दियो पन्ध्र रुपियाँ स्यामी ओहो पन्ध्र रुपियाँ कति महँगो नालबन्दी हाँस्यो श्यामाको निम्ति पन्ध्र रुपियाँ पन्ध्र हजार जस्तो भयो एक मोहर भनेको त कता हो कता पचास पैसा पन्ध्र रुपियाँ एकछिनपछि रेतले घोडाको टाप खुर्किसकेपछि नालबन्दीले भन्यो तिमी किन्छौ भने बाह्र रुपियाँ भयो फेरि तुरुन्तै उसले भन्यो दस रुपियाँ भयो ल किन्छौ श्यामीले आँट गर्न सकेन उसको निमित्त दस रुपियाँ पनि मामुली रकम थिएन ऊ केही बोलेन चुप लागेर नालबन्दीको मुख मात्र हेरिरह्यो मुझे तो मार दिया हाय बेवफाई सम्पूर्ण निधार छोपिने गरेर जमटको टोपी लागेको चोडोमा मात्र झुस्स दारी पालेको नालबन्दीले चुरोट तान्दै हाँसेर भन्यो तिमी त्यति सानो मान्छेलाई यति ठुलो घोडा के गर्नु ऊ त्यो चाहिँ किन नजिक पर्खालको छेउमा बाँधेर राखेको आफूले चढ्ने गरेको टट्टुलाई उसले देखायो सामेले टट्टुलाई खुब हेऱ्यो अनि उसले मनमा नै विचार गर्यो हो यो पो मलाई ठिक हुन्छ सानो कति राम्रो रहेछ सेमीले सोध्यो यसको मोल कति नि नलबन्दी भन्छ अरूलाई भए पाँच मोहर तिमी सुब्बाको नाति भएको हुनाले दुई रुपियाँ चार मोहर स्यामेले सोध्यो हो चार मोहर नालबन्दीले उत्तर दियो तिन मोहरमा हुँदैन स्यामेले सोध्यो नोक्सान पर्छ दिन्न नालबन्दी यसो भन्छ स्यामी फेरि भन्छ देऊ न देऊ लौ ल्याउ त मोर श्यामेला आपताइ लाग्यो कहाँ पाउनु तिन मोर अनि नालबन्दी हाँसेर आफ्नै काम गर्न लाग्यो श्यामेले टट्टुलाई ठुलो ठुलो हेरिरह्यो हेर्दा हेर्दै उसलाई भन्यो यता हेर त अँ के भन न कान त्यतै छ उसो भए म दिनका दिन चार चार पैसा दिन्छु यो घोडा अहिले मलाई देऊ तिम्रो तिन मोहर त्यसै गरेर तिरौँला त्यसरी हुँदैन नालबन्दी भन्छ एकैपटक तिन मोहर चाहिन्छ म खाएर भाग्दिनँ त स्यामी सफाइ दिन्छ हुन्न नालबन्दीले उत्तर दियो उसको यस्तो वाक्य सुनेर स्यामी निराश भयो र अँध्यारो मुख लगायो नालबन्दीले काम सकेर श्यामेलाई भन्यो ल जाऊ नानी तिन मोहर लिएर आऊ अनि घोडा देउला ऊ आफ्नो घरभित्र पस्यो श्यामे पनि त्यहाँबाट उठेर आफ्नै घरतिर लाग्यो खाजा केही खाएन सुब्बाको घरको बाहिरपट्टि सानो गोठ थियो तर गाई भने एउटा पनि थिएन त्यही गोठको बुइगलमा अघि पराल राख्ने गरेको थियो झ्याल नभएको हुनाले त्यहाँ दिउँसै पनि झन्डै रातिकै जस्तै अन्धकार हुन्थ्यो दुलो र दोस्रोले भरि भराउ श्यामे दिनका दिन आफ्नो खाजा खाने पैसा त्यही अँध्यारो बुइगलको एउटा खोपामा लगेर जम्मा गर्ने गर्न थाल्यो ऊ कहिले एक पैसासम्मको केही किनेर खाइ पनि हाल्थ्यो कहिले बिल्कुल खाँदैनथ्यो जति सक्यो उति चाँडो तिन मोहर पुर्याएर घोडा किन्ने उही उसको लक्ष्य थियो तिन चार दिन तिन चार दिन बिराएर ऊ नालबन्दीको घरमा पुगेर आफूले किन्ने टट्टुलाई हेर्थ्यो वरिपरिको घाँस उसलाई खुवाउँथ्यो त्यताबाट आएर गोठमाथि उक्लेर जम्मा पारेको पैसा गर्ने गर्थ्यो त्यो दिनमा स्यामेले आफ्नो मुमा सेतो सोध्यो कति पैसा पुगेपछि एक मोहर हुन्छ पचास पैसाको एक मोहर हुन्छ उनले भने स्यामी अकमक्क पऱ्यो उसको त पचास पैसा पनि पुगेको थिएन तिन मोहर पुग्नु त कता हो कता फेरि स्यामीले सोध्यो पचास पैसा पुगेपछि एक मोहर कसले दिन्छ नि बुढी आमाले भने के भन्छ यो पचास पैसा दियो भने एक मोहर जसले पनि दिन्छ पसलेले दिन्छ सबैले खाजा नखाइ नखाई सँगालेको पैसा आज तिन मोहर पुग्यो अब त तिन मोहर भइहाल्यो अहिले नै गएर घोडा किनेर चढेर ल्याउँछु भन्ने विचारले मक्क परेर पटुकामा तिन मोहर गाँठो पारेर ऊ नालबन्दीको घरमा गयो चोकमा टट्टु थिएन त्यो ठाउँमा अर्कै टाँगन बाँधिराखेको थियो नालबन्दी चाहिँ त्यसैको नाल ठोक्न लागिरहेको त्यो टट्टु एक हप्ता अघि उसले साठी रुपियाँमा बेचेर पठाइसकेको थियो नालबन्दीले सोध्यो क्या हो नानी मेरो घोडा खोइ श्यामेले सोध्यो तिन मोहर ल्याएको खोइ र नालबन्दीले सोध्यो यी पटुकाको गाँठो देखाएर स्यामेले देखायो फुकाएर देखाऊ त नालबन्दीले भन्यो स्यामेले आफ्नो पटुकाको गाँठो फुकाएर सेता सेता तिन मोहर नालबन्दीलाई देखायो ऊ छक्क पर्यो यति सानो मान्छेले तिन मोहर कहाँ पाउनु गए, त्यसपछि श्यामेले भन्यो लाउ मोहर घोडा देऊ नालबन्दीलाई फसाद पर्यो अब के अड्को थापु भन्ने उसले विचार गर्न लाग्यो तिमीले त यो मोहर चोरेर पो ल्याएको हो कि क्या हो नालबन्दीले भन्यो अँ हो कसले दियो त हामीले खाजा खाने पैसा सङ्घाली सङ्घाली जम्मा पारेको होइन तिमीले मोहर चाँडो ल्याएनौ नि नानी मैले घोडा अर्कैलाई बेचिदिएँ नालबन्दीले उत्तर दियो नालबन्दीका यस्ता कुरा सुनेर श्यामे दुवै हातले आँखा छोपेर रुन थाल्यो नालबन्दीलाई हाँसो उठ्यो उसले हसित भावे श्यामेलाई भन्यो किन रुन्छौ नानी किन तिमीलाई घोडा किन्ने अर्को ठाउँमा देखाइदिउँला ऊ त्यो रातो डोका भएको घरको माथि जाऊ त्यहाँ एउटा मान्छे छ त्यसले पनि घोडा बेच्छ तिन मोहरमा दिन्छ बालकहरूको हृदय र स्वभाव अति सरल हुन्छ श्यामे त्यो तिन मोहर मुठीको मुठीमै लिएर त्यही घरभित्र पस्यो ऊ सरासर माथि उक्लियो जहाँ एउटा सिकर्मी फलेकमा रन्डा लाउन बसिरहेको थियो श्यामेले उसँग सोध्यो यहाँ घोडा बेच्छ रे हो सिकर्मीले उत्तर दियो मलाई देऊ न एउटा घोडा त्यो सिकर्मी भित्री कोठामा पस्यो र त्यहाँबाट उसले काठको एउटा घोडा ल्याएर श्यामेको अगाडि राखिदियो बिचरो श्यामे घोडा देख्न साथ मकियो उसले खोजेको घोडा अर्कै पायो अर्कै त्यो घोडा एक बित्त अग्लो थियो श्यामेले सिकर्मीलाई भन्यो मैले भनेको त चढ्ने घोडा पो यस्तो हो र कति मोहर छ तिमीसित सिकर्मीले सोध्यो यी तिन मोहर श्यामेले आफ्नो हातका सेता सेता तिनवटा मोहर सिकर्मीलाई देखायो श्यामेका केटाकेटी कुरा सुनेर सिकर्मी हाँस्यो फेरि आफ्नो काममा लाग्दै उसले श्यामेलाई भन्यो चढ्ने घोडा त यहाँ छैन बाबु हातबाट फ्याँकेको चकटी धागोमा बेरिएर जसरी फेरि फ्याँक्नेको हातैमा आइपुग्छ त्यस्तै प्रकारले स्यामी पनि फेरि नालबन्दीकैमा गयो ऊ उहीँ टाँगनको नाल ठोक्दै थियो नालबन्दीले सोध्यो के रे नानी स्यामीले भन्यो त्यसले त काठको घोडा पो दियो के भयो त त्यही घोडा किन न मास पनि खुवाउनु पर्दैन घाँस पनि खुवाउनु पर्दैन जनजाति नै म त स्यामीले मारेन उसो भए ऊ त्यो हलवाईको पसलमा जाऊ त्यो पनि घोडा बेच्छ कार्तिकको महिना दसैँ गइसकेको र तिहार आउँदै थियो श्यामे फेरि सरासर त्यही पसलमा गयो जो नालबन्दीले देखाइदिएको थियो हलवाई पेडा बनाउन लागिरहेको उसको नोकर स्वारी पकाउन अरू खुवा बेच्न आएका दुई चारवटा भातगाउँलेहरू वरिपरि बसिरहेका थिए सोध्यो यहाँ बेच्ने घोडा छ छ अलुवाले उत्तर दियो मलाई देऊ न कतिको अलुवाले सोध्यो उसले तिन मोहर देखाएर दियो अलुवाली दराजबाट चिनीका राता राता तिनवटा घोडा झिकेर उसको लहरे राखिदियो र तिन मोहर चाहिँ कन्तुरमा खसाल्यो स्यामी फेरि हकमकियो मैले भनेको घोडा यस्तो हो र कस्तो त अलुवाले सोध्यो चढ्ने घोडा पो स्यामेका यस्ता कुरा सुनेर त्यहाँ पसलमा बसेका मानिस ती सब हलल्ला हाँसे अलुवाईले घोडा थन्काएर तिन मोहर झिकेर फिर्ता दियो स्याम्बे त्यो टिपेर फेरि नालबन्दीकै कहीँ लुरुलुरु आयो अलि निराश भएर अलि उदास भएर के रे नानी नालबन्दीले फेरि सोध्यो चिनीको घोडा पो दियो के भयो त त्यही लैजाऊ न यस्तो घोडा मऱ्यो भने खानु हुँदैन त्यो त मर्दै मर्दैन केही गरी मऱ्यो भने पनि दुधमा हालेर खानुहुन्छ स्याम्बेले रुना रुना जस्तो गरेर भन्यो नाइ म त उसो भए भोलि आऊ न म तिमीलाई अर्कै घोडा देखाउँला नालबन्दी भित्र पस्यो बिचरो श्यामे मलिन मुखले त्यो तिन मोहर पटुकामा गाँठो पार्दै पार्दै घरतिर फर्कियो ਹਾਏ ਬੇਵਫਾਈ ਨੇ ਮੇਰਾ ਪਾਪੀ ਜੀਆ ਨਹੀਂ भोलिपल्ट त्यस्तै एक बजेको समयतिर मुमाले जिलेबी र चिउरा खान दिएको चार पैसाको ढेवा काजीको पसलमा केराउको तरकारी र आलुको अचार खाएर पिरोले सुहाहा सुहाहा गर्दै स्यामे नालबन्दीको चोकमा दाखिल भयो झ्यालमा बसेर टुर्र टुर्र तमाखु खाइरहेको चोकमा एउटा भोटे टाँगन बाँधिएको थियो नालबन्दीले सोध्यो के नानी घोडा किन्न आएको हो स्यामेले उत्तर दियो पख ऊ झ्यालबाट भित्र पस्यो र एकैछिनपछि घोडा फेर्ने लुगा लगाएर तल ओर्लियो द आऊ नालबन्दीले स्यामेलाई बोकेर घोडाको काठीमा राख्यो र आफू पनि चढ्यो स्यामेले हाँसेर सोध्यो कहाँ जाने घोडा किन्न नालबन्दीले उत्तर दियो घोडा छोटी कदममा गइरहेको थियो समेत दायाँ बायाँ सडकमा हिँडेका मानिसतिर हेरेर मुसु मुसु मुसु मुसु हाँसिरहेको थियो उसले आफ्नो सानो जीवनमा घोडा चढेको पहिलोपटक त्यही भएको हुनाले आफूलाई खुब सम्झेको थियो फुर्केर ऊ धरराको टुप्पामा पुगेको थियो श्यामकै साथी उसकै टोलको एउटा ठिटो जो नौ दस वर्षको थियो होला पाठशालामा पढेर आउँदै रहेछ श्यामेले उसलाई देख्यो तर उसले श्यामेलाई देखेको थिएन अनि श्यामेले घोडेबाट कराएर डाक्यो ए माइला माइला यता हेर माइलाले हेऱ्यो घोडामाथि श्यामे अनि उसले के भनेर सोध्यो श्यामे के भनोस् उसले केही भन्नको निम्ति माइलालाई डाकेको थिएन केवल आफूले घोडा चढेको देखाउनको निम्ति अनि श्यामे हाँस्यो मात्र केही बोलेन यत्तिकैमा घोडा गइहाल्यो श्यामेको मनोवृत्ति थाहा पाएर नालबन्दी पनि भित्रभित्र हाँस्यो तिहारको नजिक भएको हुनाले रानी पोखरीको उत्तरपट्टि चिरमा भेडा बथानका बथान थिए थाक्सेका हुल पनि आफ्ना आफ्ना ठाउँ मान्द्राले बेरेर बसेका बोटदेखि उनीहरूका झिटी बोकेर आएका गधाहरू पनि त्यतै वरिपरि लर्खरिरहेका थिए नालबन्दीले घोडा त्यहीँ ल्याएर रोक्यो पहिले उसले थाक्सेसित भेडाको दर सोध्यो त्यसपछि श्यामेलाई र गधालाई देखाएर भन्यो ए लामा यो सानो मान्छेलाई त्यो सानो घोडा बेच्छ थाक्सेले हाँसेर भन्यो बेच्छ बेच्छ नालबन्दीले फेरि सोध्यो तिन मरमा दिन्छ ठट्टा गरेर बुझेको थाक्सेले हाँसेर भन्यो दिन्छ लैजा लैजा नालबन्दीले सोध्यो किन्छ त नानी त्यही घोडा सामेलले भन्यो किन्छु अहिले नै चढेर जान्छ जान्छु यथार्थत सामेलाई त्यो गधा अझ झन मन परेको थियो किनभने त्यो त टट्टुभन्दा पनि सानो ठिक्क आफू सानो मानिसलाई सुहाउँदो थियो ऊ तिन मोहर झेक्न पटुकाको गाँठो फुकाउन थाल्यो नालबन्दीलाई हाँसो उठ्यो अनि उसले हाँस्दै भन्यो दत छेत्रीको छोरो भएर त्यस्तो थाक्सेको भारी बोक्ने गदा पनि चढ्नुहुन्छ बिचरो श्यामे पाँच पुगेर छ मात्र लागेको बालक उसलाई के थाहा कुन गदा हो कुन खच्चर हो कुन घोडा हो उसले मानेन त्यही गदा किन्नलाई जिद्दी गर्न लाग्यो अनि त कुन ठट्टा हो कुन साँचो हो कुन हेला हो कुन सम्मान हो केही थाहा नहुने बालकको सरल हृदय देखेर त्यो नालबन्दीलाई अतिशय माया र साथसाथै हरे यस्तो बालकसित मैले के ठट्टा गरेँ भन्ने पश्चाताप पनि लाग्यो त्यही आवेशमा उसले श्यामेलाई भन्यो नानी तिमी घोडा किन किन्छौ मास खान दिनुपर्छ घाँस खान दिनुपर्छ सधैँ पैसा कहाँ पाउँछ यो तिन मुहरको खानेकुरा किनेर खाऊ तिमीलाई घोडा चढ्न मन लागेको बेलामा म कहाँ हो म सधैँ चढाइदिउँला नालबन्दीको यो प्रस्ताव श्यामेले स्वीकार गर्यो अनि ती दुवैजना छोटी कदममा फेरि घरै फर्के दिन नभिराएर प्रत्येक दिन दिउँसो एक दुई बजीतिर खाजा खान बाहिर निस्केको बेला स्यामी घोडा चढ्नलाई नालबन्दीको चोकमा पुग्थ्यो बच्चनमा हारेको नालबन्दी पनि उसलाई घोडा चढाउँथ्यो घोडा नआएको बेलामा चाहिँ आज घोडा छैन नानी भोलि आऊ भनेर पठाउँथ्यो सामी आफ्नो टाइममा हर रोज जान्थ्यो पछि त त्यो नालबन्दीलाई यति झर्को लाग्यो ऊ यति आजित भयो यस्तो बालकसित के दशा लागेर ठट्टा गरेछु भन्ने पछुताउ गर्न थाल्यो स्यामी चाहिँ चोकमा घोडा देखेपछि नचढिकन ब्रह्म आए पनि जाँदैन थियो कुनै कुनै दिन ज्यादा बेफुर्सद भएको बेला चाहिँ त्यहीँ चोक वरिपरि मात्र भए पनि उसले चढाउनै पर्थ्यो यदि चढाइदिएन भने स्यामी कालो मुख रुना रुना जस्तो गर्थ्यो आफ्नो वचनले आफै बाँधिएको नालबन्दी गरोस् कि एवं प्रकारले बिस पच्चिस दिन बिते एक दिन नालबन्दी घोडा चढेर बाहिर निस्कन लागेको मात्र थियो परबाट पक पक भन्ने एउटा आवाज आयो नालबन्दीले फर्केर हेऱ्यो श्यामे दगुरेर आइरहेको विवश उसले घोडा रोक्यो र श्यामे आइपुगेपछि उसलाई पनि चढाएर लग्यो त्यो दिनको घोडा च्यान्टा थियो अस्पतालको ढोकामा पुगेपछि नालबन्दी घोडाबाट ओर्लियो र उसले श्यामेलाई पनि ओह्राल्यो उसको भतिजो बिरामी भएर अस्पतालमा लगेको हुनाले ऊ त्यसैलाई हेर्न गएको थियो घोडा त्यहीँ रुखमा बाँधेर नालबन्दीभित्र पस्यो श्यामे पनि ऊ सँगसँगै गयो अस्पतालभित्र पुग्न साथ स्यामेको सानो जीवनले ठूलो दृश्य देख्यो बडोमा कोठा लहरका लहर पलङमा मानिस सुतेका उसको हृदयमा भय पनि भयो उत्सुकता पनि यो के हो यी को हुन् ती सब आश्चर्यजनक दृश्य हेर्दा हेर्दै स्यामेको टाउकै गरुङको भयो उसलाई रिङ्गटा लागेको जस्तो भएर आयो नालबन्दी चाहिँ बिरामी भतिजोसित कुराकानी गर्न थाल्यो फर्कने बेलामा स्यामेले सोध्यो यो के हो अस्पताल भनेको यही हो नानी नालबन्दीले उत्तर दियो ती सुत्या चाहिँ को हुन् ती सब बिरामी हुन् के भएर बिरामी भएका स्यामेले फेरि सोध्यो घोडाबाट खसेर ती सबजना घोडा चढ्थे हेर न ऊ कसैको हात भाँचिएको छ कसैको खुट्टा भाँचिएको छ कसैको टाउको फुटेको छ कसैको आन्द्राबाट निस्केको छ कतिलाई त मरेर लगिसके श्यामेले सोध्यो तिमी पनि घोडाबाट लड्यौ लालबन्दीले भन्यो लडिन त झन्डै मरेको कतिपटकै अस्पतालमा आएर बसेँ कानभरि नालबन्दीका यस्ता कुरा सुनेर आँखाभरि ती बिरामीलाई देखेर श्यामेको जिउमा रगत सनन्न सनन्न भएर आयो उसको मुटु एकाएक तीव्र गतिले ढुकढुक ढुकढुक गर्न थाल्यो उसको दिमागमा झट्ट उब्जियो घोडा चढ्नु भारी खतरनाक रहेछ कता म पनि मरिनँ नालबन्दी र श्यामे दुवैजना अस्पतालको बाहिरी ढोकामा आइपुगे जहाँ घोडा बाँधिएको थियो घोडा चढाउनलाई नालबन्दीले उसलाई उचाल्यो स्यामीले मानेन नालबन्दीले उसलाई फकायो स्यामीले मानेन नालबन्दीले उसलाई जबरजस्ती बोकेर चढाउन खोज्यो स्यामीले चिच्याएर मानेन अब नालबन्दीलाई फसाद पर्यो एक्लै छोडिदिउँ घर जाने बाटो चिनेको छैन लैजाउँ ऊ ज्यान गए पनि घोडा चढ्न मान्दैन अन्त्यमा ती दुईजनाको बीच सन्धि भयो नालबन्दीले घोडा चढेर टुकुटुक हिँडायो स्यामी चाहिँ उसको पछि पछि लाग्यो बाटोभरि स्यामीले नालबन्दीलाई र घोडालाई खुब हेऱ्यो पछार्छ कि पछार्छ कि भनेर आफ्नो टोलको सडकमा आइपुगेपछि सामे बेतोडसित दगुरेर घरभित्र पस्यो उम्के ज्यान बचाएँ भन्ने हर्षले नालबन्दीले जाउ है नानी सम्म पनि उसले सुनेन भोलिपल्टदेखि सामे नालबन्दीलाई देख्यो कि सुई सुइँकुच्चा ठोक्ने गर्न थाल्यो समातेर घोडा चलाउँछ कि भन्ने डरले कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको कथाको शीर्षक घोडा हो यो कथा हामीले भीमनिधि तिवारीको कथा वाचन गरेका हौ दश लहर कथा संग्रहभित्रबाट यो कथालाई वाचन गरिएको हो यो कथा विक्रमसम्म दुई हजार सत्ताइस सालमा निस्किएको दश लहर संग्रहभित्र संग्रहित कथा हो यसैभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी college of business management Tinkune Gairigaun Kathmandu BHM र एमबीए अध्ययनका लागि यालापिक कलेज कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको सप्तरङ्गी एफएम ग्लोबल एफएम र एफएम मेचेट्युन्स धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङ्गा एफएम उदयपुरको त्रियुगा एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको radio Purbeli Awaz sky FM radio Bardibas खोटाङको हलेसी एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र डुगडुगी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र जाल्पा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम र रेडियो आवाज चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग दमौरीको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम रेडियो प्युठान दाङको radio Madhyapaschim radio Prakriti FM radio Hapure र रेडियो नयाँ नयाँ युग एफएम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा अर्घाखाँचीको रेडियो देउराली कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट पनि एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ त्यस्तै बाँकेको रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती अछामको रेडियो रामारोशन जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम रेडियो अपी सुर्खेतको रेडियो भेरी र बुलबुल एफएम बैतडीको रेडियो सनसेर दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र रेडियो नारी आवाज कलिकोटको रेडियो नयाँ कर्णाली र कञ्चनपुरको रेडियो राष्ट्रियबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा आज हामी दशलहर कथा संग्रहभित्र संग्रहित कथाहरू सुनिरहेका छौं यो कथा संग्रहलाई परशु प्रधानले सम्पादन गर्नुभएको हो विक्रमसम्म दुई हजार सत्ताइस सालमा यसको प्रकाशन भएको हो अब हामीले वाचन गर्ने कथा यसै संग्रहभित्र संग्रहित हरिभक्त कटुवालको कथा छ शीर्षक सन्तुले छकाई जाऊ मैं धोबे बलिहारी बिचरा जसवीर अघिल्लाको छेउमा बसेर बितेका दिन सम्झिरहेछ पुसको रात जाडो निकै बढेको छ यस्तै पुस पचपन्नवटा उसको जीवनमा गए बितेका पचपन्न पुसको होइन उसकी एकमात्र छोरी सन्तुका बारेमा ऊ सोचिरहेछ दाउरा केही काँचा भएकाले धुवाइरहेका थिए घरिघरि फुक्त थियो अगुल्टा ठोस्त थियो अनि फेरि तन्मय हुन्थ्यो अतीतको सम्झनामा गाला चौरी परिसकेका थिए दाँत प्राय थिएनन् केस पनि आधा जसो पाकिसकेका थिए पुसको मुटु छिचोल्ने जाडो बगाउन आगो तापिरहेको छ तर अगेनामा बलेको आगोभन्दा कडा आगो उसको मनमा दन्किरहेको छ ऊ मनमा नै हरारी डढिरहेको थियो क्षोभ घृणा लाज र सङ्कोचले जाऊ सन्तु थिए जसबीरकी एकमात्र सन्तान छोरो भने पनि छोरी भने पनि ऊ पाँच वर्ष कि नहुँदै आमा चाहिँको चोला उठ्यो जसबीरले फेरि घरजम गरेन धेरैले उसँग नयाँ घरजम गर्ने आग्रह पनि गरेका थिए तर उसले मानेन सन्तुका लागि उसले भयभरको माया सन्तुमै पोख्यो सन्तुलाई नै केन्द्र गरी ऊ जीवन भविष्यतिर अघि बढ्यो तर आज उही सन्तु जसवीरका लागि जीवन केन्द्र नभई प्रहेलिका सिद्ध भई जुन सन्तुका लागि उसले घरजमसम्म गरेन उही सन्तुको सम्झनाले उसको हृदयमा क्षोभ र ग्लानीको आगो सल्काइरहेको छ जसवीर तेल कम्पनीको कर्मचारी थियो उसले कमाएको पैसाले दुई बाबु छोरीको संसार खेली खेली चल्दथ्यो सन्तुको प्रत्येक आग्रह ऊ पूरा गर्दथ्यो सन्तु नै त थियो उसको प्राणकी केन्द्रबिन्दु फूलको थुङ्गा चाहिँ उसले सन्तुलाई आदरले हुर्कायो अभाव कस्तो हुन्छ सन्तुलाई त्यसको अनुभवसम्म कहिले हुन दिएन कसैका छोरी चेलीभन्दा सन्तुलाई तलकी हुन दिएन उसले छ वर्ष वर्षकी हुनासाथ स्कुलमा हालिदियो आफू निरक्षर भएकोले घरमा पनि उसले शिक्षक राखिदियो तर आज उसलाई ती कुराहरू सपना चाहिँ लागिरहेछन् जुन हृदयमा सन्तुप्रति स्नेहको सरोवर थियो आज उही हृदयमा घृणाको सागर छचल्किन लागेको छ बिचरा जसवीर अगेनाको डिलमा बसेर अतीत सम्झिरहेछ त्यसबाहेक थियो पो के र उसले गर्नुपर्ने जति जे गर्नुपर्ने गरिसकेको थियो अनि बाँकी थियो मात्र ती गरिसकेका कामको सम्झना त्यसैले ऊ आज एक्लै भाङ परेको अतीतलाई निहालिरहेको छ सम्झिरहेको छ पुसको मध्यरातमा पनि ऊ बसिरहेको छ दुहाउन लागेका अगुल्टा ठोस्दै आफ्नो दुर्भाग्यलाई धिक्कार गरिरहेछ हुन त जसवीर दूरदर्शी नै थियो सन्तु सत्रकी हुँदै बिहा गरिदिने कुरा पनि उसले विचार गरेको थियो सन्तुको चालचलनमा बोलीचालीमा परिवर्तन आउन लागेको उसले अनुभव गरेको थियो तर सन्तुले छकाउली चाहिँ उसलाई लागेन आफ्नो एकाङ्कीपनको कुरो सम्झेर पनि उसले त एक त सन्तुलाई अर्काको घरमा सुम्पिन सकेन तर आज एक्लै बसेर मनमा नै डढिरहेछ आफ्नो मूर्खतालाई धिक्कारी रहेछ वीरेन्द्रसँग सन्तुको घनिष्ठता बढ्दै गएको कुरो पनि उसले सुनेको थियो उसलाई डर डर लाग्थ्यो ऊ सन्तुलाई सम्झाउँथ्यो बुझाउँथ्यो तर उही डर नै आज मूर्त भई उसको हृदय छिया छिया पारेर छेद्न लागिरहेछ वीरेन्द्र थियो जसवीरकै छिमेकी मानदोज थापाको छोरो दस कक्षासम्म पढेर म्याट्रिकमा उक्लन नसकी घरै बसेर यताउतिका क्याटेगोरी पढाउने गर्थ्यो उसका आमा बाबु दाजुभाइ दिदीबहिनी सबै थिए घरको अवस्था पनि साह्रै नराम्रो थिएन दाजु र बाबुले तेल कम्पनीमा काम गर्थे भएन आफैले पनि केटाकेटी पढाएर साठी सत्तरी रुपियाँसम्म कमाउँथ्यो नपुग्दो केही थिएन तर थियो मगरको छोरो त्यसैले नै जसवीरको मन खुम्चिन्थ्यो जसमा आफ्नो थर्क अभिमान थियो आफू छेत्री भएर मगरलाई ज्वाइँ भन्न ऊ मरै थियो त्यसैले ऊ वीरेन्द्रदेखि डराउँथ्यो तर सन्तु वीरेन्द्र दाई भनेपछि हुरुक्क हुन्थे पाठ सोध्ने न्युले प्राय वीरेन्द्रको घरमा जान्थे त्यसरी नै उनीहरूमा घनिष्ठता छिपियो अनि त के थियो र यौवनको अन्धो मादकतामा दुवै बग्दै गए सन्तुको म्याट्रिक परीक्षा नघिस आइपुगेको थियो तर त्यसको पनि ख्यालै नराखी वीरेन्द्रसँग जीवन मरणको सम्बन्ध जोड्न तिन दिन अघि बुढो जसवीरलाई छकाएर भागी जाऊ मैं मेरो मन बिचरा जसवीरले यी तिन दिन उसैको खोजीमा बितायो अघिअघि छ नौ बजी बिहानै ऊ काममा पुग्दथ्यो तर आज तिन दिनदेखि ऊ काममा पनि गएको छैन पकाएर खाने जागरसम्म आएन हिजो राति रतन बङ्गालीको दोकानबाट चिउरा ल्याएर चबाए थियो आज भने ऊ भोक्कै छ खान मन लागेर पनि उसले पकाएन हिजो चिरा लिन जाँदा उसको मुखमा हेरेर रतन मुसुक्क हाँसेको उसले लक्ष्य गरेको थियो त्यसैले आज चिरा लिन जान उसलाई लाज लाग्यो बोक्कै पुसको मध्यरातमा आगो तापेर बसिरहेछ जसवीर सन्तुलाई सम्झिएला श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हरिभक्त कटुवालको कथा सन्तुले छकाईको वाचन हो यसभन्दा अघि हामीले भीमिदी तिवारीको कथा घोडाको वाचन सुन्यौं यी दुवै कथा हामीले साझा प्रकाशनले प्रकाशित गरेको दश लहर कथा संग्रहभित्र संग्रहित कथाहरू लिएका हौं परशु प्रधानले यसलाई सम्पादन गर्नुभएको हो र यो कथा संग्रह विक्रमसम्म दुई हजार सत्ताइस सालमा पहिलोपटक प्रकाशित भएको थियो यसबाट वाचन गरिएका यी कथाहरूको वाचनसँगै आजलाई अब श्रुति सम्भको समय सकिँदैछ हाम्रो कार्यक्रममा हामीलाई सम्पर्क गर्न हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyalo ninety network post box number छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना SHRUTI Shruti at UNN dot com dot NP हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ त्यसअघि मङ्गलबारको श्रुति सम्वेगमा हाम्रो भेट फेरि हुने नै छ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री